नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहसमा बिहान दस बजेको अर्पण समाचारपछि हामी करिब करिब एघार बजेसम्म उपस्थित हुन्छौँ मिठा मिठा लोकदोहोरी भाकाहरूको साथ लिएर कार्यक्रम लोकसङ्कार के हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो सोमबारे बसाइमा भर्खरै बजारमा आएका तपाईँले नै मन पराउनु भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट विरती सफल होस् पूर्णकला विषय अनि गोकर्ण राणाको सुमधुर आवाजमा सजिएको यो लोकदोरी भाका अब क्रममा तपाईँको लागि धनिया धरे दुईटा पहिलो मेरो पिए राति दोस्रो देशमा बनो संविधान पहिलो मेरो पिरा राति सफल होस् दोस्रो देशमा बनो संविधान फलोस् देशमा बनो संविधान नेपाल रहिरहोस् चोखो दुईटा बर माग्छु भगवान् पहिले मेरो पिरती सफल होस् दोस्रो देशमा बनोस् संविधान निकै नै रमाइलो गीत थियो पूर्णकला विषी र गोकर्ण राणाको हामीले कार्यक्रम लोकझङ्कार व्यवसायमा राखिसकेका छौँ कार्यक्रम लोकझङ्कार व्यवसायमा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ कहिले हामी नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ र आजको यो सोमबारे बसाइमा तपाईँले नै मन भएका तपाईँले नै रुचाउनु भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु एउटा मिठो लोकदोरी भाकाबाट भाका रहेको छ पागल बनी मर्छु होला रामजी खाँड अनि देवी खर्तीको सुमधुर आवाजमा यो भाका यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ कार्यक्रम लोकझङ्कारको बसाई छोडेर कति नजानुहोला छाती छु प्रिया विश्वासघात भए रेडियो अर्पण एक सौ सात अपलो पांच मेगा हर्ज छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरो जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking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 सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छपन्न पाँच पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङ रोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall puttying cornice बुट्टा तथा पार्टेशनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न तिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँको लागि छोरी अर्पण कृषि थोप्रो आशीर्वाद यो छोटो व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम लोकझङ्कारको व्यवसायमा कार्यक्रम लोकझङ्कारको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तौलो पाँच मेघासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा हारेर पनि सुनिराख्नु भएको छ कार्यक्रम लोकझङ्कारको व्यवसायमा आज तपाईँले नै मन भएका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ कार्यक्रम लोकसङ्कारको व्यवसायमा ढिला नगरिकन फेरि एउटा लोकदोरी भाकालाई कार्यक्रममा जोड्न चाहन्छु हामीले माया लगाइसकेका छौँ कुलेन्द्र विक्का अनि पूर्णकला विषीको सुमधुर आवाजमा सजिएको लोकदोरी भाका अब क्रममा तपाईँको लागि उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ नजरको देखा देख मलाई साथी हो हामीले माया लाइसकेका छौँ जुनी जुनी हुने गरी मायालाई सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ सँगै छेउ गई हावा को हमने हामीले मायालाई सकेका छौँ जुनी जुनी हुने गरी चोखो मायालाई सकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ सबै राशि यो संसारै हरिको कृष्ण हामीले मायालाई सकेका छौँ जुनी जुनी बोल्ने गरे चोखो मायालाई साकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ उनी मेरो उनको भनेर बाचा कसम खाइसकेका छौँ हामीले मायालाई सकेका माउनको भनेर भाषा कसम खाइसकेका छौँ निकै नै रमाइलो लोकदोरी भएका थियो पूर्णकला विषी र कुलेन्द्र विश्वकर्माको हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम लोकसङ्कारको व्यवसायमा यिनै रमाइला लोकदोरी भएकालाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति दिनसम्म मेरो आवाजलाई रेडियो सेट श्रोतामाझ पुर्याउन साथ दिने प्राविधिक मित्रका लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहायत्री म दिवस मगर पनि जुनी जुनी रोजी रहनेछु विष्णु माझी अनि खुमन अधिकारीको सुमधुर लोक भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै कार्यक्रम लोकझङ्कारको व्यवसायबाट ओजेल पर्छु नमस्कार तिम्रै माया खोजिरहनेछ गए पानी यो मेरो आत्माले तिम्रै माया खोजिरहने घा